आकाशको जुन तारालाई भेटी छुने मन भयो आज तिम्रै काखमा डाको छोडी फेरि रुने मन भयो आज आकाशको जुन तारालाई भेटी छुने मन भयो आज तिम्रै काखमा डाको छोडी फेरि रुने मन भयो आज मिलनसँगै बिछोड पनि लेखेपछि तकदिरमा मिलनसँगै बिछोड पनि लेखेपछि तकदिरमा मनको मैला अन्धेरीमा पुछी धुने मन भो आज तिम्रै काखमा डाँको छोडी फेरि रुने मन भो आज न त जिउने न त मर्ने दोसाधमा परेको छु न त जिउने न त मर्ने दोसाधमा परेको छु निश्चल मनले देउ बिस हाँसी पिउने मन भो आज तिम्रै काखमा डाको छोडी फेरि रुने मन भो आज तितो सत्य मरेपछि माटोमा नै विलिन हुन्छ तितो सत्य मरेपछि माटोमा नै विलिन हुन्छ जहाँ गए नि मिठो याद बोकी लाने मन भो आज तिम्रै काखमा डाँको छोडी फेरि रुने मन भो आज सकिएन बाचा रहर पुरा गर्न जिन्दगीमा सकिएन बाचा रहर पुरा गर्न जिन्दगीमा पाएँ भने अर्को जुनी फेरि लिने मन भो आज आकाशको जुन तारालाई भेटी छुने मन भो आज तिम्रै काखमा डाँको छोडी फेरि रुने मन भो आज खोटाङ हलेसी सल्ले घर भई हाल सिकागो अमेरिकामा रहनुभएका श्रोता भीम राईको यसै गजलसँगै फेरि पनि स्वागत गर्न चाहन्छौँ कार्यक्रम यो साँझ यो सुबासमा एकपटक यी बलिया र सिपालु रुख काट्ने ढाल्ने काम गर्ने मजदुर काठ व्यापारी कहाँ काम खोज्दै पुगेछन् यी व्यापारी कामदारलाई राम्रो तलब दिन्थे र काम गर्ने वातावरण पनि राम्रो थियो त्यसैले पनि यी मजदुर आफूले सकेको राम्रो काम गर्न दृढ थिए व्यापारीले मजदुरलाई काममा राख्ने भए तर उनको एक हप्ताको काम गराई पहिला हेरेर अनि मात्र निधो गर्ने बताए व्यापारीले यी मजदुरको हातमा बन्चरो दिँदै रुखहरू ढाल्नुपर्ने क्षेत्र देखाइदिए पहिलो दिन मजदुरले अठारवटा रुख ढालेर ल्याए बधाई छ प्रसन्न हुँदै मालिकले भने हो यसरी नै गर्दै जाऊ मालिकको प्रशंसाबाट उत्साहित हुँदै यी मजदुरले दोस्रो दिन झन मेहनत गरे र रुख ढाले तर अचम्म दोस्रो दिनमा जम्मा पन्ध्रवटा रुख ढालेर ल्याउन सफल भए तेस्रो दिन अझै मेहनत गरे र पनि जम्मा दसवटा मात्रै रुख ल्याउन सके दिन प्रतिदिन यो सङ्ख्या घट्दै गयो निराश हुँदै उनी एक साँझ मालिक सामु गए सायद मैले शक्ति गुमाउँदै गएको छु मलाई क्षमा गर्नुहोस् मलाई नै थाहा छैन के कति कारणले यस्तो भइरहेको छ तिमीले तिम्रो त्यो बन्चरो नहुँदाएको कति भयो ख्याल गरेका छौ मालिकले प्रश्न गरे उदाउने त्यसको लागि त मलाई फुर्सद नै कहाँ थियो र म त रुख ढाल्नैमा व्यस्त थिएँ खोला को पाने जातो किनार लछोई भागने लहर को बाने जसो तो। को मा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 मान्छेको माया यहाँ खोलाको पानी जस्तो किनारलाई छोई भाग्ने लहरको बानी जस्तो पानी लाए आकार दिन कोशिश न करा तिमी हवा लाए सब भार दिन कोशिश न करा सक्छस् मलाई रोजगार दिएर देखा सरकार सक्दैनस् भने हतियार दिएर देखा सरकार सक्छस् मलाई रोजगार दिएर देखा सरकार सक्दैनस् भने हतियार दिएर देखा सरकार कसरी बाँचु बिना काम कि जोबन बेच्न दे कसरी बाँचु बिना काम कि जोबन बेच्न दे होइन भने बाँच्ने आधार दिएर देखा सरकार सक्दैनस् भने हतियार दिएर देखा सरकार हामी फिर्ता गर्छौँ हाम्रो सुस्ता र काङ्गडा हामी फिर्ता गर्छौँ हाम्रो सुस्ता र काङ्गडा युवाहरूलाई सिंह दरबार दिएर देखा सरकार सक्दैनस् भने हतियार दिएर देखा सरकार जात जातिको नाममा टुक्रा नहोस् मेरो देश जात जातिको नाममा टुक्रा नहोस् मेरो देश एउटै सिङ्गो आकार दिएर देखा सरकार सक्दैनस् भने हतियार दिएर देखा सरकार बिरामी नहुँदै जचाउँछ यस्तै छ राजधानी बिरामी नहुँदै जचाउँछ यस्तै छ राजधानी दुर्गममा पनि उपचार दिएर देखा सरकार सक्छस् मलाई रोजगार दिएर देखा सरकार सक्दैनस् भने हतियार दिएर देखा सरकार झापा घर भई हाल दक्षिण कोरियामा रहनुभएका श्रोता समीर कार्कीले हाम्रो कार्यक्रमको इमेल ठेगाना हजुरको पत्र एट जिमेल डट कममा पठाउनु भएको गज़ल थी यो कसैको आखा न Sunny Bunny.